सहर टोल टोल सबलाई मन पर्यो सधैँ अटल सधैँ निडर हाम्रै ध्रुव तारा चेतनाको ज्योति बाली पार्छ झिल्मिसारा सारा उज्यालोको शक्ति हो यो हाम्रै ध्रुव भावनामा शेर र काफियाको शब्दचित्र भावनामा शेर र काफियाको शब्दचित्र नराख है घाउहरू दुख्ने त्यो मुटुभित्र मिसराको बहार अनि तखल्लुसको मिलनसँगै मिसराको बहार अनि तखल्लुसको मिलनसँगै गुन्जाउनु गजल सङ्गम ठानी आफ्नै मनको मित्र गुन्जाउनु गजल सङ्गम ठानी आफ्नै मनको मित्र नयाँ अनि पुराना स्रष्टाहरूको एउटै सङ्गम स्थल गजल मनहरूका लागि विशेष कार्यक्रम गजल सङ्ग गजल सङ्गम जब सङ्गीतमा मिठो सुर हुन्छ जब सङ्गीतमा मिठो सुर हुन्छ मलाई आनन्द भरपूर हुन्छ तिमी आउँछौ मधोसी चालमा तिमी आउँछौ मधोसी चालमा झन मेहफिल सुमधुर हुन्छ मलाई आनन्द भरपूर हुन्छ सबै कुरा भुली अङ्गालिन्छौ तिमी सबै कुरा भुली अङ्गालिन्छौ तिमी तिम्रो साथ मलाई मन्जुर हुन्छ मलाई आनन्द भरपूर हुन्छ मलाई छोडी जाने कुरै नगर मलाई छोडी जाने कुरै नगर तिम्रो आवश्यकता जरुर हुन्छ मलाई आनन्द भरपूर हुन्छ एक्कासी म बिउजन्छु निद्राबाट एक्कासी म बिउजन्छु निद्राबाट सपना सबै चकनाचुर हुन्छ जब सङ्गीतमा मिठो सुर हुन्छ मलाई आनन्द भरपूर हुन्छ मलाई आनन्द भरपूर हुन्छ गीतानगर चार देवनगरका मित्र कृष्ण अविरलको यो गजल वाचन सँगसँगै फरकपनको अनुभूति दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगा सुनेर बसिरहनुभएका तमाम आदरणीय गजल मनहरूमा हार्दिक स्वागत एवं अभिवादन व्यक्त गर्दछौँ आज पनि कार्यक्रम गजल सङ्गममा फेरि यहाँहरूको बिचमा उपस्थित भइसकेका छौँ एक हप्ताको अन्तरालपछि प्रविधिका मित्र श्यामसँगै म तपाईँहरूकै गजल मनको साथी आरपी पोखरेल कार्यक्रम गजल सङ्गममा रहेर हामी प्रत्यक्ष तपाईँहरूकै आवाजमा शून्य छप्पन्न पाँच छब्बिस एक सय छयासीको बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ र आफ्नै आवाजमा गजल वाचन गर्न सक्नुहुनेछ भने हामीलाई धेरै गजलहरू प्राप्त भएका छन् ती गजलहरू पनि आजको कार्यक्रममा स्थान दिँदै जानेछौँ तपाईँ पनि आउँदै आउन चाहनुहुन्छ कार्यक्रममा सहभागी भएर आफ्नै आवाजमा गजल वाचन गर्न चाहनुहुन्छ भने शून्य छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो भएर आउन सक्नुहुनेछ त्यसै गरी धेरै गजलहरू यो हप्ताको लागि पनि प्राप्त भएका छन् करिब बिस पच्चिसवटा गजल मलाई यो हप्ताको लागि प्राप्त भएका छन् म ती गजलहरूलाई पनि कार्यक्रममा स्थान दिँदै जानेछु भने तपाईँ यति बेला यो कार्यक्रम सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगा हर्सबाट चितवन र आसपासका जिल्लाहरूमा सुनिरहनु भएको छ भने इन्टरनेट अनलाइनको W W W dot Radio Dhruvatara dot कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ कोही साथी यति बेला सम्पर्कमा हुनुहुन्छ स्वागत गरौँ नमस्कार हजुर हजुर कहाँबाट को बोल्नुभयो कुन ठाउँबाट फोन गर्नुभयो टाढीबाट प्रसुना पौडेल होइन हजुर के छ प्रसुनाजी हालखबर सब छ अनि हजुरको हाम्रो पनि सबै ठिकै छ अनि नयाँ नौलो खबर सुनाउनु टाढेतिरको के छ केही छैन बन्दा छ बन्दाले गर्दा धेरै निकै नै प्रभाव परिरहेको पक्कै पनि यो बन्दको प्रभाव त जताततै परेकै छ होइन र आज पनि कार्यक्रममा आउनु भएको छ त्यसो त नियमित रूपमा आउने गर्नुहुन्छ निकै खुसी लाग्छ प्रसुनाजी अब तपाईँको गजल सुन्नतर्फ नै लागौँ है त सुरु गर्नु हुन्छ सिसिरे छारी सिजनामा बसन्त छाउन खोज्दा किन तर्की गयो रे सँग आउन खोज्दा सबै थियो बन्छु म हरियाली बसन्त नै सबै भन्थ्यो बन्छु म हरियाली बसन्त नै सङ्घर्षमा परिसधैँ तिम्रो गाता गाउँछु भन्दा शिशिर छाडी सिजनमा बसन्त छाउन खोज्दा न त सपना रम्न पायौँ न त टाढा जान पायौँ तिम्रै काखमा रमाएर माया तिम्रो पाउन खोज्दा अन्तिम शेर छ स्वदेशमा नै छैनौ पिरे समुद्र नै पारि गयो स्वदेशमा नै छैनौ पिरे समुद्र नै पारि गयो बिच बाटोमा बन्द हडताल मायाको लाई धाउन खोज्दा शिशिर छाडी सिसनमा बसन्त छाउन खोज्दा किन तर्की गयौ प्रिय तिम्रो सामु आउन खोज्दा बिच बाटोमै बन्द हडताल मायाको लाई धाउन खोज्दा यति नै दादा किन तर्की गयो प्रिय तिम्रो नजिक आउन खोज्दा होइन यसरी माया गर्ने मान्छेको नजिक आउन खोज्दा पनि तर्कनेलाई के भन्ने होइन पक्कै पनि कार्यक्रममा आउनुभयो र निकै सुन्दर गजल सुनाउनु भयो प्रसुनाजी आगामी दिनमा पनि यसै गरी कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला आज पनि तपाईँसँग छुट्टिन्छु हुन्छ नमस्कार गुड नाइट पूजा गर्थे मायालाई पुजारी होस् त म पूजा गर्थे मायालाई पुजारी होस् त म खोसी लग्यो मायालाई लाचारी होस् त म झैँ के आश गर्छौ मायाको के आश गर्छौ मायाको खाली खाली मनसँग छैन बाँकी ढुकढुकी भिकारी होस् त म झैँ पूजा गर्थे मायालाई पुजारी होस् त म झैँ मार्छु अनि बाँचिदिन्छ फेरि मारिदिन्छ मन बा मार्छु अनि बाँचिदिन्छ फेरि मारिदिन्छ मन हिंसक होस् त म झैँ सिकारी होस् त म झैँ पूजा गर्थे मायालाई पुजारी होस् त म झैँ खोसी लग्यो मायालाई लाचारी होस् त म चाहिँ पूजा गर्थे मायालाई पुजारी होस् त म चाहिँ नवीन नेपाल भक्तपुरबाट यो गजल हामीलाई पठाउनु भएको हो यति बेलाको क्रममा मैले नवीन नेपालको यो गजल वाचन गरेको थिएँ हाम्रो फेसबुक पेजमा प्राप्त भएको यो गजल थियो त्यसै गरी अर्को गजल पनि म फटाफट वाचन गरिहाल्छु त्यसपछि शून्य छप्पन्न पाँच छब्बिस एक सय छयासीमा आउनुहुने साथीसँग कुराकानी गरौँला सोडिम पल बेच्छु नपुगे शरीर बेच्छु सोडिम पल बेच्छु नपुगे शरीर बेच्छु प्रेमिल गजल बेच्छु नपुगे शरीर बेच्छु जवानीको मरि मदिराले लट्ठ हुनेहरूलाई जवानीको मदिराले लट्ठ हुनेहरूलाई भट्टी र पसल बेच्छु नपुगे शरीर बेच्छु प्रेमिल गजल बेच्छु नपुगे शरीर बेच्छु मलाई जिउनु छ यहाँ बेचेरै जिउनेछु मलाई जिउनु छ यहाँ बेचेरै जिउनेछु न्यानो आँचल बेच्छु नपुगे शरीर बेच्छु सोडिम पल बेच्छु नपुगे शरीर बेच्छु विकल्प बौलायो नसोच सज्जन मित्रहरू विकल्प बौलायो नसोच सज्जन मित्रहरू गिदीका बगल बेच्छु नपुगे शरीर बेच्छु सोडिम पल बेच्छु नपुगे शरीर बेच्छु प्रेमिल गजल बेच्छु नपुगे शरीर बेच्छु विकल्प बाबु गीतानगर एक चितवनका मित्रको यो गजल मैले वाचन गरेको थिएँ धेरै धेरै धन्यवाद छ विकल्प बाबुलाई यो गजलको लागि धेरै गजलहरू छन् तपाईँका ती गजलहरूलाई पनि लिनुपर्ने हुन्छ शून्य छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ कार्यक्रम गजल सङ्गममा सहभागिता जनाउन सक्नुहुनेछ आफ्नै आवाजमा गजल वाचन गर्न सक्नुहुनेछ यति बेला कोही साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गरौँ नमस्कार कहाँबाट को बोल्नुभयो म बागलुङबाट विनिता बागलुङबाट के छ विनिताजी बाग्लुङतिरको खबर छ आज बन्द चहल पहलको अलिक कमी थियो होइन होइन जस बन्दको चहल पहल थियो बन्दको है अरूको चहल पहल भन्दिनँ बन्दको चहल पहल पक्कै पनि विनिताजी टाढा जानुभएको छ बागलुङमा पुगेर पनि हामीलाई सम्झाउनु भएको छ धेरै खुसी लागेको छ धेरै माया गर्छु नि त मैले हामीलाई पनि धेरै खुसी लाग्छ यति धेरै माया गर्ने साथीहरू पाउँदाखेरि र कार्यक्रममा आउनुभएको छ अब ढिलो नगरी तपाईँको गजल सुन्नतर्फ नै लागौँ है त हुन्छ सुरु गर्नुहोस् तिमी मात्र मेरो भन्ने तकदिर तिमी मात्र मेरो भन्ने तकदिरसम्म मसँग ती रङ्गाउने शिरसम्मसँग तिमी मात्र मेरो भन्ने तकदिरसम्मसँग ती रङ्गाउने शिरसम्मसँग सधैँ तिम्रो यादमा आउने गर्छु सधैँ तिम्रै यादमा छटपटाउने गर्छु त्यसैले त तिम्रै मात्रै यो पिरसम्मसँग तिम्रै हातले रङ्ग्याउने शिरसम्मसँग मेरो खुसी खोज्दै कति हिँड्छौ भौतारिँदै मेरो खुसी खोज्दै कति हिँड्छौ भौतारिँदै सायद लाग्छ ठुलै यहाँ जन्जिरसम्मसँग तिम्रै हातले रङ्ग्याउने समसँग तिम्रै निम्ति चढाउँछु रगतको थोपा थोपा तिम्रै निम्ति चढाउँछु रगतको थोपा थोपा जान्न नजर अब अन्त म स्थिर के अरे मन मसँग तिम्रै हातले रङ्ग्याउने स्थिरसम्मसँग तिमी उता दिने उता एक्लै छटपटाइरहेछु तिमी उता दिमी यता एकै तर्जीकी साथमा तिमी स्पर्शित समीर समसँग तिम्रै हातले रङ्ग्याउने शिर समसँग तिमी मात्र मेरो भन्ने तकदिर समसँग ती हातले रङ्ग्याउने शिर समसँग हजुर धन्यवाद ती हातले रङ्ग्याउने शिर समसँग हजुर निकै सुन्दर शब्दहरू मार्फत गजल सुनाउनु भयो धेरै खुसी लाग्यो विनिताजी कार्यक्रममा यसै गरी माया गर्दै गर्नुहोला आगामी दिनमा पनि यसै गरी तपाईँ अनि हाम्रो भेट अवश्य हुनेछ आज भने तपाईँसँग छुट्टिए नमस्कार विनिता आउनुभएको थियो बागलुङबाट तपाईँ पनि आउन सक्नुहुनेछ शून्य छप्पन्न पाँच छब्बिस एक सय छयासीको बाटो भएर यति बेला हामीलाई प्राप्त एउटा गजल वाचन गर्दैछु म विजय कुमार नेपालको गजल हो यो पाल्पाबाट उहाँले पठाउनु भएको हो खेल्दै नखेली हारेको खेल भाछ जीवन खेल्दै नखेली हारेको खेल भाछ जीवन चन्नै नपाई छुटेको रेल भाषा जीवन हाँसो र खुसी उसँगै पहिला नै गएसी हाँसो र खुसी उसँगै पहिला नै गएसी उस माघको अनौठो भेल भाछ जीवन दिन र रात नभनी अगेनोमा झोसिए पनि दिन र रात नभनी अगेनोमा झोसिए पनि मैले खानै नपाएको श्रेल भाषा जीवन खेल्दै नखेली हारेको खेल भाछ जीवन चन्नै नपाई छुटेको रेल भाछ जीवन त्यसै गरी अर्को गजल पनि म वाचन गर्दैछु मोहन रावल अनमोल अनमोल अस्तुले यो गजल हामीलाई पठाउनु भएको हो अछाम मुहाको स्थायी ठेगाना हाल क्षितिज पारीबाट भनेर लेख्नुभएको छ मनकी रानी बनाउला भन्छु मान्दै मान्दिनँ मनकी रानी बनाउला भन्छु मान्दै मान्दिनँ मायाकी खानी बनाउला भन्छु मान्दै मान्दिनँ कति चञ्चलपन सुवास्ता छ बाहुमा तिम्रो कति चञ्चलपन सुवास्ता छ बाहुमा तिम्रो अनौठो कहानी बनाउला भन्छु मान्दै मान्दिनँ मनकी रानी बनाउला भन्छु मान्दै मान्दिनँ कुन शब्दले बयान गरौँ म फुल केसरा कुन शब्दले बयान गरौँ म फुल केसरा आँखाकी नानी बनाउला भन्छु मान्दै मान्दिनँ मन कि रानी बनाउला भन्छु मान्दै मान्दिनँ उषा निभेको बेला जुन चाहिएको बेला उषा निभेको बेला जुन चाहिएको बेला त्यो सुरा पानी बनाउला भन्छु मान्दै मान्दिनँ मन कि रानी बनाउला भन्छु मान्दै मान्दिनँ माया कि खानी बनाउला भन्छु मान्दै मान्दिनँ मन कि रानी बनाउला भन्छु मान्दै मान्दिनँ अछामका मित्र मोहन रावल अनुमोल अस्तुको गजल मैले यति बेला वाचन गरेको थिएँ शून्य छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो भएर तपाईँ पनि आउन सक्नुहुनेछ आफ्नै आवाजमा गजल वाचन गर्नको लागि आहा शून्य छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो भएर कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गरिहालौँ नमस्कार हजुर कहाँबाट को बोल्नुभयो भरतपुर एघारबाट हिन्दू इन्दुजीसँग अघिल्लो हप्ता पनि मेरो कुराकानी भएको थियो तर तपाईँको गजल हामीले सुन्न पाएका थिएनौँ होइन हजुर के गर्नुहुन्छ भरतपुर एघारमा पढ्दै हुनुहुन्छ हुन्छ इन्दुजी आज तपाईँको गजल सुन्न पाउने भएका छौँ अब फटाफट सुरु गरिहाल्नुहोस् है त हुन्छ सुनाउनुहोस् म उदास हुँदै गर्दा तिमीलाई खुसी देख्न पाऊ म उदास हुँदै गर्दा तिमीलाई खुसी देख्न पाऊ तिम्रो यादमा सधैँ यस्तै गजल मुक्तक लेख्न पाऊ म उदास हुँदै गर्दा तिमीलाई खुसी देख्न पाऊ मैले आशा मारिसके अब भेट हुन्न होला मैले आशा मारिसके अब भेट हुन्न होला विपना त यस्तै भयो तपनीमै भेट्न पाऊ तिम्रै यादमा सधैँ यस्तै गजल मुक्त लेख्न पाऊ आँखा खुल्दा एक्लै हुन्छु बन्दै गरी भए पनि आँखा खुल्दा एक्लै हुन्छु बन्दै गरी भए पनि दुवै हात त्यही पाउमाथि तिम्रै बाटो छेक्न पाऊ विपना त यस्तै भयो सपनीमै भेट्न पाऊ दैव संयोग यस्तै भयो आएकी छु तिम्रै पछि दैव संयोग यस्तै भयो आए कि छु तिम्रै पछि अघि अघि हिँड्नु प्रिय पाइला पछि टेक्न पाऊ दुवै हात तपाईँ पाउमाथि तिम्रै बाटो छेक्न पाऊ अन्तिम हजुर सायद यस्तो लाग्न थाल्यो आयु अब छोटी रहेछ सायद यस्तो लाग्न थाल्यो आयु अब छोटिरहेछ अन्तिम पल्ट बोलिदिनु तिर्सना नायो मेट्न पाऊ म उदास हुँदै गर्दा तिमीलाई खुसी देख्न पाऊ तिम्रै यादमा सधैँ यस्तै गजल मुक्तक लेख्न पाऊ हजुर तिम्रै यादमा सधैँ यस्तै गजल मुक्तक लेख्न पाऊ कसको यादमा लेख्ने गर्नुहुन्छ <laughs> गजल सङ्गमको हो निकै खुसी लाग्यो कार्यक्रममा आउनुभयो र निकै सुन्दर लाग्यो तपाईँको यो गजल पनि आगामी दिनमा पनि यसै गरी तपाईँसँग हाम्रो भेट अवश्य हुनेछ आज भने तपाईँसँग छुट्टिन्छ नमस्कार इन्दु रिजालसँग कुराकानी गरिसकेको छु मैले र हामीलाई प्राप्त गजलहरू पनि कार्यक्रममा रहेर वाचन गरि गरिरहेका छौँ हामी यति बेला अर्को गजल म वाचन गर्दैछु सलिम अन्सारीले यो गजल हामीलाई पठाउनु भएको हो उहाँको ठेगाना रहेको छ प्युठानबाट उहाँले यो गजल हामीलाई पठाउनु भएको हो बिरानो यो सहरमा तिम्रै कमी छ बिरानो यो सहरमा तिम्रै कमी छ मेरो सानो घरमा तिम्रै कमी छ पोख्दैछु अचेल म भावना आँसु झार्दै पोख्दैछु अचेल म भावना आँसु झार्दै गजलको बहरमा तिम्रै कमी छ बिरानो यो सहरमा तिम्रै कमी छ सवार छु म एक्लै गन्तव्य खोजेर सवार छु म एक्लै गन्तव्य खोजेर लामो यो सफरमा तिम्रै कमी छ बिरानो यो सहरमा तिम्रै कमी छ यो खुसी खै कुन्नी रुचेको यो खुसी खै कुन्नी रुचेको छैन मलाई मेरो हरेक रहरमा तिम्रै कमी छ बिरानो यो सहरमा तिम्रै कमी छ मेरो सानो घरमा तिम्रै कमी छ सलिम अन्सारीले प्युठानबाट यो गजल पठाउनु भएको धेरै धेरै धन्यवाद छ सलिमजी यो गजलको लागि शून्य छपन्न पाँच छब्बिस एक सय छयासीमा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरिहालौँ नमस्कार हजुर उसले त मलाई मन पराउँछ अरे उसले त मलाई मन पराउँछ अरे बिचरा भन्न फेरि डराउँछ अरे उसले त मलाई मन पराउँछ अरे सपनमा पनि उसले मेरै नाम लिँदै तापनिमा अनि उसले मेरै नाम लिँदै रबिन मेरो प्राण भन्दै बरबराउँथे अरे उसले त मलाई मन पराउँथे अरे बिचरा भन्न फेरि डराउँथे अरे हजुर मन चाहिँ पराउने तर भन्न चाहिँ डराउने है हजुर माया गर्ने मान्छेले मन पराइसकेपछि सायद भन्न पनि डराउनु हुँदैन होला होइन हो के हजुर कहाँबाट को भयो म भरतपुरबाट रविन राज अर्याल हजुर रविन राज अर्याल भरतपुरबाट होइन हजुर निकै सुन्दर गजलहरू तपाईँका सुन्दै आइरहेका छौँ कार्यक्रममा रहेर हाम्रो कार्यक्रमलाई एकदमै माया गर्ने मित्र रविन्द्र राज ओर्याल होइन आज पनि आउनु भएको छ र पक्कै पनि गजलको साथमा हुनुहुन्छ अब तपाईँको गजल सुन्नतर्फ नै लाग्ने हो कि रविनजी हुन्छ सुरु गरिहाल्नुहोस् हरियो बाँस मलाई प्यारो तिम्रो लागि डोली हरियो बाँस मलाई प्यारो तिम्रो लागि डोली तिम्रो विवाह मेरो मृत्यु हुँदै गरोस् हरियो बाँस मलाई प्यारो तिम्रो लागि डोली मेरो दिलको पालीमा म बास बस्न जाँदा तिम्रो दिलको पालीमा म बास बस्न जाँदा वचन रूपी बन्दुकले हाल्यौ मलाई डोली हरियो बाँस मलाई प्यारो तिम्रो लागि डोली तिम्रो विवाह मेरो मृत्यु हुँदै गरोस् बोली मेरो घरमा शङ्ख बज्यो तिम्रो घरमा पञ्चे बाजा मेरो घरमा शङ्ख बज्यो तिम्रो घरमा पञ्चे बाजा खेल्यौ अनि पराईसँग सिन्दु र गोली हरियो बाँस मलाई प्यारो सिन्दु लागि डोली तुलसीको मठमा मलाई कात्रो पहिराइ राख्दा तुलसीको मठमा मलाई कात्रो पहिराइ राख्दा तिमीले पनि भई उसले दिएको चोली हरियो बाँस मलाई प्यारो तिम्रो लागि डोली तिम्रो विधे मेरो मृत्यु हुँदै गरोस् डोली अब अन्तिम के छ तिमी छिटै भित्रिँदैछौ उसको घरमा आज तिमी छिटै भित्रिँदैछौ उसको घरमा आज मसान घाटमा मलाई पुर्याइ भ्याइसक्दा पोली हरियो बाँस मलाई प्यारो तिम्रो लागि डोली तिम्रो विवाह मेरो मृत्यु हुँदै गरोस् डोली हजुर रबिनजी हजुर सुन्दर गजल कार्यक्रममा आएर भयो धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि यसै गरी कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला यो गजल सुन्ने अनि सुनाउने यात्रालाई कायम नै राख्नु होला है त आज भने तपाईँसँग छुट्टिए नमस्कार हजुर भरतपुर दसबाट आउनुभएको थियो रविनजी कार्यक्रम गजल सङ्गम तपाईँ सुनिरहनु भएको छ फरकपनको अनुभूति दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगा हजमा हामी एकैछिनपछि उपस्थित हुनेछौँ यति बेला एउटा साङ्गीतिक गजल सुन्छौँ हामी त्यसपछि पुनः उपस्थित हुनेछौँ रेडियो छोडेर कतै टाढा होला अहिलेलाई भने यो साङ्गीतिक आवाज तपाईँहरूका लागि गाथ्यो आउँछु भनेर फर्किन गाथ्यो आउँछु भनेर झन्झन बिगाऱ्यो बनाउँछु भनेर झन्झन बिगाऱ्यो बनाउँछु भनेर तस्बिर पनि जलाइदिएछ तस्बिर पनि जलाइदिएछ मेरो यादलाई मेटाउँछु भनेर झन्झन बिगाऱ्यो बनाउँछु भनेर कलम छोडेर तरबार बोकेछ कलम छोडेर तरबार बोकेछ जनताको सत्ता ल्याउँछु भनेर झन्झन बिगाऱ्यो बनाउँछु भनेर बाँच्ने उपाय केही नभएपछि बाँच्ने उपाय केही नभएपछि पिएछ जहर अस्ताउँछु भनेर फर्किएन गएको आउँछु भनेर सधैँ नै कोसिस रामले गर्दैछ सधैँ नै कोसिस रामले गर्दैछ लुकाई पीडा मुस्काउँछु भनेर फर्किन गएको आउँछु भनेर झन्झन बिगार्यो बनाउँछु भनेर झन्झन बिगाऱ्यो बनाउँछु भनेर चिसापानी छ रामेछापका मित्र रामशरण श्रेष्ठको यो गजल मैले वाचन गरेको थिएँ कार्यक्रम गजल सङ्गम तपाईँ सुनिरहनु भएको छ फरकपनको अनुभूति दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगाहजमा प्रविधिमा श्यामसँगै म तपाईँहरूकै गजल मनको साथी आरपी पोखरेल यति बेला तपाईँलाई साथ दिइरहेका छौँ कोही साथी सम्पर्कमा हुनुहुन्छ स्वागत गरिहालौँ नमस्कार हजुर जिन्दगी नै लाग्छ किन किन आज मलाई जिन्दगी नै उराट लाग्छ किन किन आज मलाई बन्मा एक्लै रुदै बस्ने न्याउलीसँग दाज मलाई धामी झाँक्री पनि गरे धेरै धाएँ हस्पिटलमा धामी झाँक्री पनि गरे धेरै धाएँ हस्पिटलमा केही गर्दा नि निको हुन्न खैके खैके भाषा मलाई एक्लै रुदै बस्ने न्याउलीसँग दाज मलाई नमस्कार दादा नमस्कार के चाहिँ भएको होला त यस्तो हजुर कहाँबाट को बोल्नुभयो लक्ष्मी कुन ठाउँबाट गैँडाकोटबाट धेरै पछि सम्झिनु भयो नि लक्ष्मीजी हजुर कता हराउनु भएको थियो हजुर पक्कै पनि आज धेरै पछि तपाईँसँग कुराकानी गर्न पाएको छु धेरै खुसी लागेको छ लक्ष्मीजी हजुर कार्यक्रममा आउनुभएको छ अब तपाईँको गजल सुन्नतर्फ नै लाग्छ हुन्छ हुन्छ सुरु गर्नुहोस् यो मनभित्र अटे न कि सोध्यौ मेरो घर किन यो मनभित्र अटे न कि सोध्यौ मेरो घर किन मन मुटु मिलेकै थियो सोध्यौ मेरो घर किन तिम्रो मनको शङ्काको बोट फाले र अझै गोडी तिम्रो मनको शङ्काको बोट पालेनौ र अझै गोडी हिजोसम्म हुन्छ भन्थ्यौ आज जोड्छौ तर किन मन मुटु मिलेकै थियो सोधे मेरो थर किन खुसी मेरो सँगै हुँदा मुस्कुराउँदै आउँथ्यौ तिमी खुसी मेरो सँगै हुँदा मुस्कुराउँदै आउँथ्यौ तिमी आज मनमा दुःख पर्दा सर्छौ तिमी पर किन मन मुटु मिलेकै थियो सोध्यौ मेरो थर किन मेरो साथ आजभोलि किन काँडा लाग्छ तिमीलाई मेरो साथ आजभोलि किन काँडा लाग्छ तिमीलाई आफै नजिक आउने तिमी भन्छौ उता सर किन मन मुटु मिलेकै थियो सोध्यो मेरो थर किन यही छातीमा शिर राख्दै सुस्ताउने मान्छे तिमी यही छातीमा शिर राख्दै सुस्ताउने मान्छे तिमी आज भेट्न मात्र खोजानी भन्छु लाग्छ डर किन मनमुटु मिलेकै थियो सोध्यौ मेरो थर किन यो मनभित्र अटेन कि सूर्य मेरो घर किन मनमुटु मिलेकै थियो सोध्यौ मेरो थर किन हजुर पक्कै पनि मनमुटु मिलिसकेपछि थर किन सोध्नु होइन मनमा अटाउन सक्ने मनमा राख्छु भन्दा भन्दै पनि घर नै किन चाहिएको एकदम एकदम निकै सुन्दर गजल सुनाउनु भयो लक्ष्मीजी यसै गरी आगामी दिनमा पनि आउँदै गर्नुहोला आज भने तपाईँसँग छुट्टी नमस्कार हजुर गैँडाकोटबाट लक्ष्मी आउनुभएको थियो अब भने हामी टेलिफोनमा साथीहरूलाई ल्याउन सक्दैनौँ सायद धेरै गजलहरू छन् ती गजलहरूलाई पनि लिनुपर्ने हुन्छ हाम्रो फेसबुक पेजमा धेरै गजलहरू प्राप्त भएका छन् यति बेला फटाफट म ती गजलहरूलाई वाचन गर्न चाहन्छु धेरै शिरहरू त पढ्न भ्याउँदिनँ करिब एक दुई शिर भए पनि म पढ्ने कोसिस गर्नेछु रमेश प्रसाद अर्यालको गजल म यति बेला पढ्छु चमत्कारी विज्ञानलाई बनाउँछ मान्छे फेरि उही विज्ञानले सताउँछ मान्छे ढुङ्गा झर्छ हावा उड्छ पानी बग्छ किन ढुङ्गा झर्छ हावा उठ्छ पानी बग्छ किन सबै चासो समाधान गराउँछ मान्छे चमत्कारी विज्ञानलाई बनाउँछ मान्छे युग हो यो शास्त्र भन्थ्यो शताब्दी भयो अहिले लौ हेर्नु समयलाई नचाउँछ मान्छे चमत्कारी विज्ञानलाई बनाउँछ मान्छे फेरि उही विज्ञानले सताउँछ मान्छे रमेश प्रसाद अर्याल स्याङ्जाले रमेश भनेर लेख्नुभएको छ अर्जुन चौपारी चार हाल मरुभूमि पारीको देशबाट भनेर लेख्नु भएको छ त्यसै गरी अर्को गजल पनि म लिइहाल्छु मदन मुस्कान खत्रीले यो गजल पठाउनु भएको हो उसले देश बालेर खायो उसले देश बोलेर खायो आगोमाथि पोलेर खायो विकासको झुटो नारा दिए विकासको झुटो नारा दिए जनता डोलेर खायो आगोमाथि पोलेर खायो सङ्घीयताको नाम राखी सङ्घीयताको नाम राखी भित्रभित्रै खोलेर खायो उसले देश बोलेर खायो आगोमाथि पोलेर खायो मदन मुस्कान खत्री उराहरी दुई दाङबाट उहाँले यो गजल पठाउनु भएको त्यसै गरी अर्को गजल पढिहाल्छु म यति बेला सुभाष गैरेको गजल हो यो एकपछि अर्को पीडा पस्किएर रोएँ सानी एकपछि अर्को पीडा पस्किएर रोएँ सानी एकान्तमा तिमीलाई सम्झे झस्किएर रोएँ सानी माया रूपी स्पर्शले सताउँदा कहिलेकाहीँ माया रूपी स्पर्शले सताउँदा कहिलेकाहीँ तिम्रै यादले मुटु मेरो चस्किएर रोइसानी सानी एकपछि अर्को पीडा पस्किएर रोइसानी नचाहेर तिमीसँग टाढा हुनु परेपछि नचाहेर तिमीसँग टाढा हुनु परेपछि सम्झनाको पटुकीले अस्किएर रोएँ सानो एकपछि अर्को पीडा पस्किएर सानो सुभाष गैरेको यो गजल हो माडी पाल्पाबाट उहाँले यो गजल हामीलाई पठाउनु भएको त्यसै गरी लालीगुराँस नारायण श्रेष्ठ भनेर लेख्नुभएको छ नुवाकोट अर्घाखाँची हाल नयाँ दिल्ली भारतबाट उहाँले यो गजल पठाउनु भएको निष्ठुरीलाई सपनीमा देख्ने गर्छु आजभोलि निष्ठुरीलाई सपनीमा देख्ने गर्छु आजभोलि वियोगान्त गजलहरू लेख्ने गर्छु आजभोलि भुल्न खोज्दा यादहरू अनायासै आइदिँदा भुल्न खोज्दा यादहरू अनायासै आइदिँदा दिलको ढोका बन्द गरी छेक्ने गर्छु आजभोलि निष्ठुरीलाई सपनीमा देख्ने गर्छु आजभोलि समाज त्यागे संसार त्यागे ज्यानै पनि त्यागे समाज त्यागे संसार त्यागे ज्यानै पनि त्यागे उसकै निम्ति कति मरी मेट्ने गर्छु आजभोलि निष्ठुरीलाई सपनीमा देख्ने गर्छु आज आजभोलि बियोगान्त गजलहरू लेख्ने गर्छु आज आजभोलि लालीगुराँस नारायण श्रेष्ठ नुवाकोट अर्घाखाँची हाल नयाँ दिल्ली भारतबाट उहाँले यो गजल पठाउनु भएको अझ धेरै गजलहरू छन् ती वाचन गर्न बाँकी नै छन् अन्तिम एकजना साथीसँग मात्र हामी कुराकानी गर्छौँ यति बेला नमस्कार हजुर कहाँबाट को बोल्नुभयो नवलप्रासीबाट आरएनबिसी नवलप्रासीबाट आरएनबिसी नवलप्रासी कुन ठाउँबाट फोन गर्नुभएको डन्डाबाट डन्डाबाट आरएन बिसी भन्नुभयो आरएनजीसँग पहिलोपटक कुराकानी हुँदैछ मेरो के गर्नुहुन्छ डन्डामा काम गर्दैन त्यतिकै हजुर हुन्छ आरएनजी कार्यक्रमको लगभग हामी अन्त्यतिर आइसकेका छौँ तपाईँको गजल सुन्नतर्फ नै लागौँ अब ढिलो नगरी हुन्छ हजुर हुन्छ हुन्छ सुरु गर्नुहोस् निर्वाचनलाई ढाल्छु भन्छौ रे हो र बाबुराम निर्वाचनलाई ढाल्छु भन्छौ रे हो र बाबुराम जन इच्छा जलाउँछु भन्छौ रे हो र बाबुराम हत्यारालाई माथि माथि दिई साख गिरायौ हत्यारालाई माथि दिई साख गिरायौ जनयुद्ध चलाउँछु भन्छौ रे हो र बाबुराम के हाल हुन्छ के चाल हुन्छ हेर तिम्रो के हाल हुन्छ के चाल हुन्छ हेर तिम्रो राजतन्त्रसँग हात मिलाउँछु भन्छौ रे हो र बाबुराम भुल्ने छैनन् जनताले तिम्रो प्रतिबिम्ब भुल्ने छैनन् जनताले तिम्रो प्रतिबिम्ब चाहिँ पलाउँछु भन्छौ रे हो र बाबुराम निर्वाचनलाई ढलाउँछु भन्छौ रे हो र बाबुराम जनइच्छा जलाउँछु भन्छौ रे हो र बाबुराम हजुर आर्यनजी हजुर हुन्छ कार्यक्रममा आउनुभयो र गजल वाचन गर्नुभयो आगामी दिनमा पनि यसै गरी कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला आज भने तपाईँसँग छुट्टी नमस्कार हजुर नमस्कार <laughs> भुल्ने छैन कहिले मैले तिम्रा मिठा बात पिरे भुल्ने छैन कहिले मैले तिम्रा मिठा बात पिरे दुनियाँका कुरा सुनि नगरल घात पिरे नभइदेऊ पराई झैँ मेरो हात छुटाएर नभइदेऊ पराई झैँ मेरो हात छुटाएर बाँच्दिन म छुटेँ भने ती कोमल हात पिरिए भुल्ने छैन कहिले मैले तिम्रा मिठा बात पिरिए सुनसान कोठाभित्र तिमीलाई सम्झिएर सुनसान कोठाभित्र तिमीलाई सम्झिएर कोल्टे फेर्दै बिताउने नहोस् मेरो रात प्रिय भुल्ने छैन कहिले मैले तिम्रा मिठा बात प्रिय दुनियाँका कुरा सुने नगरला घात प्रिय रोशन खड्का सहरे आठ दोलखा हाल मलेसियाबाट उहाँले यो गजल पठाउनु भएको त्यसै गरी अर्को गजल पनि म फटाफट वाचन गरिहाल्छु परजित कुँवर एकल यात्री थुम्पोखरा आठ स्याङ्जाबाट उहाँले यो गजल पठाउनु भएको आँखाबाटै झर्यो प्रियसी आँखाबाटै झर्यो प्रियसी अन्तै तर्यो प्रियसी दिएर झुटो माया आज दिएर झुटो माया आज डेरा अन्तै सर्यो प्रियसी आँखाबाटै झर्यो प्रियसी आफ्नो स्वार्थ पुरा गर्न आफ्नो स्वार्थ पुरा गर्न मेरा खुसी हरेउ प्रेयसी आँखाबाट झरेउ प्रेयसी खोली अन्तै तरेउ प्रेयसी प्रजित कुँवर एकल यात्रीको गजल हो त्यसै गरी रोहित राणा बुटोल रूपन्देही हाल काबुल अफगानिस्तानका मित्रको गजल प्राप्त भएको छ हिजो आज कस्ता कस्ता समाचार आउँछन् हिजो आज कस्ता कस्ता समाचार आउँछन् पत्यावर लाग्दैन तैपनि बारम्बार आउँछन् कुकुर मर्दा पनि हजुर शहीद घोषणा गर्नुपर्ने कुकुर मर्दा पनि हजुर सहित घोषणा गर्नुपर्ने नगरी सुख छैन टाउकोमा हतियार आउँछन् हिजो आज कस्ता कस्ता समाचार आउँछन् खै कसैले नबुझ्ने भयो जनताको पीर व्यथा खै कसैले नबुझ्ने भयो जनताको पीर व्यथा मात्र लाचारी लाचारी हजुर सरकार आउँछन् हिजो आज कस्ता कस्ता समाचार आउँछन् पत्यारै लाग्दैन तैपनि बारम्बार आउँछन् रोहित राणाको यो गजलका केही शेरहरू मैले वाचन गरेको थिएँ खड्गजी मर मगर उरहरी दाङका मित्रको अर्को गजल प्राप्त भएको छ आफू भोकै बसी टन्न खिलाउने मेरी आमा आफू भोकै बसी टन्न खिलाउने मेरी आमा प्यासी हुँदै अमृतपान पिलाउने मेरी आमा काखी च्यापी न्यानो राख्न पुस माघको सिरेठोमा काखी च्यापी न्यानो राख्न पुस माघको सिरेटोमा आगो ताप्दै सिङ्गो रात बिताउने मेरी आमा प्यासी हुँदै अमृत पान पिलाउने मेरी आमा जिन्दगीको गोरेटोमा सङ्घर्षको पाइला चाल्दै जिन्दगीको गोरेटोमा सङ्घर्षको पाइला चाल्दै आफू हारे सधैँ मलाई जिताउने मेरी आमा आफू भोकै बसी टन्न खिलाउने मेरी आमा खड्गजी मर मगर उरहरी दाङका मित्रको युगजलो त्यसै गरी अर्को गजल छ सन्देश गेवाली स्मार्ट भनेर लेख्नुभएको छ छिस्ती छ बागलुङ हाल बुटोलबाट उहाँले यो गजल पठाउनु भएको मेरै घरको छेउमा नाता जोडिन सानोले मेरै घरको छेउमा नाता जोडिन सानोले पराईको नाउँको घुम्टो ओडेन सानोले समाजको त्यो चुनौती नै बिर्सिएर होला समाजको त्यो चुनौती नै बिर्सिएर होला यो ठाडो शिर झुकाएर छोडिन् सानोले मेरै घरको छेउमा नाता जोडिन् सानोले सन्देश गेवाली स्मार्टको यो गजल हो अब भने अझ धेरै गजलहरू छन् हामी सबैका गजलहरू पढ्न त भ्याउँदैनौँ नाम भने म यति बेला लिन चाहन्छु पवन घरती मगर विवशको गजल पनि प्राप्त भएको थियो हाडहाडे गुल्मी युएबाट पठाउनु भएको थियो किसान छेत्री किस्मतको गजल पनि प्राप्त भएको थियो तर वाचन गर्न सकेनौँ हस्तीचौर आठ पालुवा गुल्मी उहाँको स्थायी ठेगाना त्यसै गरी माधव पाल पलासको गजल पनि प्राप्त भएको थियो बर्दियाबाट पठाउनु भएको थियो त्यसै गरी अर्को गजल पनि हामीलाई प्राप्त भएको थियो सम्झना रेग्मीले पठाउनु भएको थियो स्याङ्जा हाल पोखराबाट त्यसै गरी नरेश विक अनुरागीको गजल पनि प्राप्त भएको थियो अछामका मित्र हुनुहुन्छ हाल दृष्टिबाटेका साहित्यिक समाज मुम्बईबाट त्यसै गरी राई मुकमेन रमेशको गजल पनि प्राप्त भएको थियो साउदीबाट तर तपाईँहरूका गजल वाचन गर्न सकेनौँ नाम भने लिइसकेका छौँ यसै गरी तपाईँहरूको साथ अनि सहयोग अवश्य पनि मिल्नेछ आगामी दिनहरूमा आज पनि हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ यदि कार्यक्रम सुन्न भ्याउनु भएको छैन र फेरि सुन्न चाहनुहुन्छ भने विभिन्न ब्लगहरू मार्फत पनि तपाईँले यो कार्यक्रम सुन्न सक्नुहुनेछ यतिन्जेल कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरू सबैलाई धन्यवाद प्रविधिबाट साथ दिने मित्र श्यामलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्को हप्ता यसै गरी भेट्ने भाषासहित म तपाईँहरूकै गजलमनको साथी आरपी पोखरेल पनि बिदा हुन्छु नमस्कार शुभरात्री